नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना फेरि सरेको छ दिउँसो तीन बजीबाट शुरू हुने भनिएको मतगणना तयारी नपुगेको भन्दै निर्वाचन आयोगले पाँच बजेका लागि सारेको हो यसअघि मध्याहबाट शुरू गर्ने भनिएको थियो तर मतपेटिका लैजान ढिलाइ भएपछि तीन बजेका लागि सारिएको थियो मतगणना दशरथ रंगशाला स्थित राष्ट्रिय खेलकुद परिषदमा हुने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभयो प्यासीका अनुसार सुरुमा पदाधिकारीको मात्रै मतगणना गरिनेछ पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना एकैसाथ शुरू गरिनेछ नयाँ नेतृत्व चयनका लागि हिजो हिजो बेलुकी साढे पाँच बजेबाट शुरू भएको मतदान आज बिहान तीन बजे मात्र सकिएको थियो कुल दुई हजार एक सय छिहत्तर प्रतिनिधि रहेको एक्काइस सय चौध जना प्रतिनिधिले मतदान गरेका थिए मतदान प्रक्रियामा बाइस प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ कुल एक सय सदस्यीय केन्द्रीय कमिटिमा अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले सबै पद प्यानलले बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् छन् यस्तै केन्द्रीय र वैकल्पिकमा गरी चौध जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् यस्तै केन्द्रीय निर्वाचन आयोग लेखा परीक्षण आयोग र अनुशासन आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो एकीकृत नेकपा माओवादीले आन्तरिक विवाद र वैचारिक छलफललाई एकसाथ समाधान गर्दै लैजाने निर्णय गरेको छ पार्टीको आन्तरिक विवाद तथा वैचारिक छलफललाई अगाडि बढाउन कार्यसमिति बनाएको यो माओवादीले आन्तरिक विवादका लागि समाधान खोज्ने भएको हो पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासलाई झिमपाटमा बसेको स्थायी समितिको बैठकले हिजो गठन भएको पाँच सदस्यीय समितिलाई वैचारिक छलफललाई सानो निष्कर्षमा पुर्याउन निर्देशन दिएको छ यी माओवादीमा पछिल्लो क्रममा वैचारिक लड़ाई भइरहेको भनिएकाले यसको अन्त्य गरी समाधान खोज्न समिति बनाउने निर्णय गरेको थियो समितिमा अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष दुई नारायण काजी श्रेष्ठ र पुष्पबहादुर बोगटी वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई र महासचिव कृष्ण बहादुर महरा रहनु भएको छ उप प्रधानमन्त्री तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले आम जनताका लागि विकासका पूर्वाधारको बाँडफाँड र आइपरेका समस्याको समाधान गर्न सरकारले छिट्टै स्थानीय निर्वाचन गराउन गृह कार्य गरिरहेको बताउनु भएको छ मकनपुर जीवी आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले पर्यटन र आर्थिक वृद्धिका लागि काठमाडौँ र नेसगढ जोड्ने फास्ट ट्र्याक र सुरुङ मार्ग निर्माणका लागि सरकारले उच्च प्राथमिकताका साथ लगानी गर्ने जानकारी दिनुभयो वहाँले जिल्लाको समग्र विकास निर्माणमा जीविसले पारदर्शी र निष्पक्ष भई योजना र बजेट बाँडफाँड गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा पनि जोड़ दिनुभयो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतनाहुले नेता न्याहुले गाजा क्षेत्रमा चरमपन्थी विरूद्ध कार्यवाही गर्न कुनै पनि अन्तर्राष्ट्रिय शक्तिले नरोक्ने बताएका छन् नेता न्याहुले गाँजा क्षेत्रमा इजरायलमा रकेट आक्रमण नरोकिएसम्म इजरायलले हवाई हमला जारी राख्ने बताएका छन् नेता न्याहुले अमेरिकी राष्ट्रपति बारक ओबामा र सर एङ्गेला मर्गेलसँग आफ्नो टेलिफोन वार्ता भएको भन्दै चरमपन्थी विरूद्धको कार्यवाहीमा भने आफूलाई कसैले नरोक्ने दावी गरेका छन् यसैबीच गाँजा क्षेत्रमा चार इजरायली सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या एक सय पाँच पुगेको छ जसमा अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन् प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गरेको हवाई हमलामा सडसठी जना गम्भीर घाइते भएको जनाएको छ संयुक्त राष्ट्र संघका मानवाधिकार आयुक्त नवी पिप्लेले इजरायलको सैन्य अभियानले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुन सक्ने बताएका छन् र विश्वकप फुटबल प्रतियोगिता सन् दुई हजार चौधको तेस्रो स्थानका लागि आज राति ब्राजिल र नेदरल्याण्ड सामने सामने हुने भएका छन् ब्राजिलको ब्रासिलियामा हुने सो प्रतियोगिताको खेल बिहान एक बजेर पैंतालिस बजे शुरू हुनेछ सेमी फाइनलमा ब्राजिल जर्मनसँग एक साथको प्राप्त किलो गोल अन्तले पराजित भएपछि तेस्रो स्थानको लागि भिन्न लागेको हो हारसँगै ब्राजिल विश्वको फुटबल प्रतियोगिताको इतिहासमा नै यति प्राप्त किलो गोल अन्तरले पराजित हुने पहिलो टीम समेत बनेको छ पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् उन्नाइस सय अन्ठानब्बेमा भएको विश्वकपमा फ्रान्ससँग सुन्ना तीन गोल अन्तरले हार बेहोरेको थियो त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्याण्डको उपाधि जित्ने सपना यसपटक पनि शुरू हुन पुग्यो सेमी फाइनल खेलमा नेदरल्याण्ड अर्जेन्टिनासँग ट्राई रेकर्डमा दुई चार गोलले पराजित भएको थियो अवस्था अपरान्न चार बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी साठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ altitude multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुन हजुर